बजार क्षेत्रमा जडान गरेका सिसी क्यामेरा आज वडा नम्बर तिनको कार्यालयले मर्मत गरेको छ दुई हजार छ्यात्तर सालको मङ्सिरमा गलकुट नगरपालिका वडा नम्बर तिनको हटिया बजारको सुरक्षा व्यवस्थाले मध्यनजर गरी सिसिटिभी क्यामेरा जडान गरिएको थियो उद्योग वाणिज्य संघ गलकुटको पहलमा सिसिटिभी क्यामेरा जडान गरी गलकुट नगरपालिका वडा नम्बर तिनको कार्यालयले हस्तान्तरण गरेको थियो क्यामेरा तेलकोपिया बजारको जे पार्क लोकतन्त्र चोक गणतन्त्र चोक बेच बजार ओडा कार्यालय परिसरमा जदान गरिएको छ हतिया बजार क्षेत्रको सुरक्षा व्यवस्थाले मजबुत बनाउनको लागि करिब चार लाखको लागतमा अहिले आठवटा सिसिटिभी जडान गरी वडा कार्यालयको कन्ट्रोल राख्ने व्यवस्था गरिएको उद्योग वाणिज्य संघ गलकोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार दुई सालमा गलकोट महोत्सव सञ्चालन गरी संकलित रकम मध्येबाट संघले सिसी क्यामेरा जडान गरेको थियो पछिल्लो समय गलकोटमा रातको समयमा चोरी लगायत आपराधिक गतिविधि बढ्दै गइरहेको बेला यसले न्यूनीकरण गर्न समय सिसिटिभी क्यामेराले सहयोग पुग्ने भन्दै मर्मत गरिएको गलकोट नगरपालिका कोडा वडा नम्बर तिनका वडा अध्यक्ष बेरजङ भण्डारीले बताउनुभयो सिसिटिभी क्यामेरा मर्मत गरिएकोले गलकुटको हटिया बजार क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण गर्न बजार क्षेत्रमा अपराधिक गतिविधि न्यूनीकरण गर्न चोरी लगायतका क्रियाकलाप गर्ने व्यक्ति पक्राउ गर्न तथा सुरक्षा व्यवस्थाले मजबुत बनाउन समेत सहयोग पुग्ने प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी छेत्रीले बताउनुभयो नेपाल कम्युनिस्ट पार्टी नेकपा गलकुट नगर कमिटिको आयोजनामा आज गलकुटमा राके जुलुस प्रदर्शन भएको छ गलकुट नगरपालिका वार्ड नम्बर तिनको गणतन्त्र गणतन्त्र चोकबाट सुरु भएको राखे जुलुस जी पार्क हुँदै लोकतन्त्र चोकमा पुगेको छ सरकारको संसद विघटनको असंवैधानिक कदम विरुद्ध आयोजित राखे जुलुसमा सय जिन्दाबाद भोलिको आम हडताल सफल पारो असंवैधानिक कदम खारेज गर केपी ओली होसियार भन्ने नारा साथ प्रदर्शन गरेका थिए ताराखोला गाउँपालिकाले छ सय जना कृषकले व्यवसायिक बनाउने अभियान थालेको छ नेपाल सरकारले घोषणा गरेको फलफुल दर्शक दशक कार्यक्रम अन्तर्गत ताराखोला गाउँपालिकाका किसानलाई व्यावसायिक फलफुल उत्पादन गर्ने गरी बिरुवा वितरण थालेको हो ताराखोला गाउँपालिकाले यो वर्ष ओखर किबी र आलमोन्डका बिरुवा वितरण गरेको ताराखोला गाउँपालिकाका सूचना अधिकारी प्रकाश गैरेले बताउनुभयो दुई हजार आठ सय डाँते ओखरका कलमै बिरुवा टर्कीबाट ल्याइएको छ उहाँले भन्नुभयो नेपालमै किनेको चार हजार गरी हामीले छ सय आठ सय छ सय आठ ओखरका बिरुवा यस वर्ष किसानले वितरण कार्य सुरु गरेका छौ फलफुलका बिरुवा पचास प्रतिशत अनुदानमा किसानले वितरण गरिरहेको उहाँले बताउनुभयो कृषि प्राविधिकहरूले ताराखोलाको सबै ठाउँमा ओखर फल्ने बताएपछि सबै ठाउँका किसानलाई ओखरका बिरुवा वितरण भइरहेको उहाँले बताउनुभयो ताराखोला गाउँपालिका भित्रका पाँचवटै वडामा सबै ठाउँमा ओखरको उत्पादन हुन्छ भन्ने प्राविधिक निष्कर्ष रहेको छ उहाँले भन्नुभयो त्यसैले पनि हामीले सबै किसानहरू कम्तीमा दसवटाका दरले बिरुवा वितरण गरेका छौ ओखरसँगै गाउँपालिकाले किबी र आलमोन्डको बिरुवा पनि किसानले वितरण गरेको छ किबी पके क्षेत्र पहिले पहिलेदेखि नै छ अहिले नयाँ परिसरका लागि आलमोन्डका बिरुवा पनि वितरण गर्दैछौँ गैरेले भन्नुभयो ताराखोलाको पँधेरा खोला र बडा खोला क्षेत्रमा मात्रै तिन हजार ओखरका बिरुवा बनाइँदैछ सबैतिर खेती हुने भए पनि पढेरा खोला र बडा खोलामा ठूलो संख्यामा ओखरका बिरुवा लगाउने कार्यक्रम रह रहेको छ उहाँ भन्नुहुन्छ बिरुवा रोप्नको लागि एक खाल्डो बनाएर बराबर तिस रुपियाँ गाउँपालिकाले अनुदान दिने गरेको छ सबै कार्यक्रम गरी ओखरका लागि सत्ताइस लाख बजेट विनियोजन भएको गैरीले जानकारी दिनुभयो यो वर्ष ताराखोलामा सोह्र सय किबीका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखाका कर्णखर भट्टराईले बताउनुभयो ताराखोलामा किबीको परिसर सफल भएको छ उहाँले भन्नुभयो किबीको पकेट क्षेत्र नै घोषणा गरेर चार सय हेक्टर क्षेत्र छुट्याइएको छ ती ठाउँका किसानले यो वर्ष एक हजार पाँच सय किबीका नयाँ बिरुवा लगाउँदैछन् सँगै स्थानीय तहको बजेटबाट किसानले पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको उहाँको भनाइ छ टर्कीबाट भएको क्यालेन्डर नामको ओखरको कलम बिरुवाको प्रति बिरुवा पाँच सय पचास रुपियाँ मूल्य परेको छ नेपालमा किनिएको बीज बिरुवाले भने प्रति बिरुवा पचहत्तर रुपियाँ मूल्य परेको छ किसानले कुल लागतको पचास प्रतिशत मात्रै रकम तिरेर बिरुवा लगेका छन् किबीको बिरुवा खरिदका लागि ताराखोलाले करिब दस लाख रुपियाँ लगानी गरेको छ ताराखोला गाउँपालिका पशु शाखा प्रमुख चिन्तामरी शर्माका अनुसार यो वर्ष छ सयजना किसानलाई व्यावसायिक फलफुल खेतीमा लैजाने गाउँपालिकाको योजना छ पाँच जनाले ओखरका बिरुवा लगाउँदैछन् पचासजना किसानले किबी र पचास जनाले आलमोनका बिरुवा गरी गाउँपालिका गाउँपालिकाभित्रका छ जना किसानले अहिले फलफुलको व्यावसायिक खेती गर्दैछन् उहाँले भन्नुभयो एक दुई बिरुवा दिँदा व्यावसायिक त हुँदैन भनेर अनुदानमा बिरुवा लैजान चाहने किसानले कम्तीमा दसवटा बिरुवा लैजानु पर्ने प्रावधान बनाएका छौ ताराखोला गाउँपालिकाको पचहत्तर सय रोपनी क्षेत्रफलमा यो वर्ष ओखर र आलमोन लगाउने उहाँले बताउनुभयो किवी खेतीका लागि विशेष गरी ताराखोलाको वडा नम्बर तिन र वडा नम्बर पाँचलाई कि खेतीको पकेट क्षेत्रको रूपमा निर्धारण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश कर्ती मगरले भयो वडा नम्बर तिनको बडाखोला पन्डेरा खोला वडा नम्बर पाँचको नागी नाङ्गी औलादी मपेस सिप लगायतका ठाउँमा व्यावसायिक रूपमा किबी खेती सुरु भएको छ उहाँले भन्नुभयो वडा नम्बर दुईको हल्पु खलडाडा क्षेत्रमा किबी खेती सुरु भएको छ ताराखोला गाउँपालिकाभित्र कृषि पशुपालन तथा उद्यमको माध्यमबाट स्थानीयले आर्थिक क्षेत्रमा अगाडि बढाउन गाउँपालिका लागेको घरतीले बताउनुभयो स्थानीयले उद्यमशील बनाउने अभियानमा छौँ उहाँले भन्नुभयो कृषि पशुपालन तथा अन्य उद्योग व्यवसायमा लाग्नेहरूले गाउँपालिका प्राथमिकतामा साथ सहयोग गर्नेछ किबीको बिरुवा किसानले लिने किसानले प्रति बिरुवा एक सय पचास रुपियाँ र आलमुनको बिरुवा लैजाने बिरुवा किसानले प्रति बिरुवा दुई सय पचास रुपियाँ तिर्नुपर्नेछ टर्कीबाट ल्याइएको ओखरको कलमी बिरुवाले लगाएको दुई वर्षमै फल दिने कृषि प्राविधिकले बताएका छन् दुई वर्षमै फल्ने उक्त ओखरको वयस्क बोटले वर्षमा अठार किलो फल दिन्छ बिजु बिरुवा परिवारले भने पाँच वर्षदेखि सात वर्षमा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 नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइज त आइज आइज भित्रै आइज अँ आएँ ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि यही सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater किटली fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकुट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको आयोजनामा बुधबारदेखि निशुल्क पाँच दिने पत्रकारिता तालिम सुरु भएको छ बागलुङ नगरपालिकासँगको समन्वयमा सञ्चालित तालिमबाट नयाँ पत्रकार उत्पादन गर्ने अपेक्षा गरिएको छ आगामी माघ पच्चिस गतिसम्म सञ्चालन हुने तालिमको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले उद्घाटन गर्नुभयो उद्घाटनपछि बोल्दै जिल्ला समन्वय समिति प्रमुख ढुङ्गानाले समाज र देशको व्यक्तित्व नियन्त्रणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो पत्रकार बिनाको समाजको परिकल्पना गर्न सकिँदैन समाजमा समृद्धि सुशासन जवाबदेता पारदर्शिताका लागि थप सशक्त बन्न जरुरी छ उहाँले भन्नुभयो यसका लागि पत्रकारितामा नयाँ र सक्षम पत्रकार तयार गर्ने पत्रकार महासङ्घको कार्य प्रशंसनीय रहेको छ पछिल्लो समय पत्रकारितामा युवा पुस्ताको आकर्षण घट्दै गएको अवस्थालाई ध्यानमा राख्दै नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गठित र स्थापित गर्ने अभिप्रायले निशुल्क रूपमा पत्रकारिता तालिम आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ बागलुङका बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले जानकारी दिनुभयो बागलुङमा नयाँ पुस्तालाई पत्रकारितामा ल्याउने र बागलुङको पत्रकारितालाई थप सशक्त बनाउने अभियान हो अध्यक्ष सिरिसले भन्नुभयो बागलुङमा युवा पुस्ताको पत्रकारितामा आकर्षण घट्दै गएको अनुभूति गरेका थियौँ तर अहिले आधारभूत तालिममा उल्लेखीय सहभागिता छ यसले पत्रकारितामा फेरि आकर्षण कायमै रहेको सङ्केत गरेको छ सहभागी तीन दर्जन बढी मध्ये कम्तीमा आधा दर्जन पत्रकार अब उत्साही नयाँ पुस्ताको रूपमा आउनेमा आशावादी बनेका छौँ सिरिजले तालिममा उत्कृष्ट हुनेलाई विभिन्न मिडियामा रोजगारीको अवसर प्रदान गर्नका लागि समन्वय समेत गर्ने बताउनुभयो कार्यक्रममा बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले पत्रकार सदैव नकारात्मक कुरा मात्र नभई सकारात्मक सृजनशील र रचनात्मक रूपमा पनि पत्रकारिता मार्फत खबरदारी गर्न सक्नुपर्ने बताउनुभयो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्ष राजेश चन्द्र राज भण्डारी मुकेश चन्द्र राज भण्डारी नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्त लगायतले मन्तव्य राख्नुभएको थियो तालिममा जिल्लाका विभिन्न स्थानबाट अडतिसजना अडतिसजना सहभागी रहेको नेपाल पत्रकार महासङ्घ बागलुङका सचिव राम थापाले जानकारी दिनुभयो कार्यक्रम नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल सिरिजको अध्यक्षता कार्य समिति सदस्य नारायण रिजालको स्वागत मन्तव्य र सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका बागलुङको ढोरपाता नगरपालिका र नम्बर खुङ्गाका वडा अध्यक्ष तिलक पुन ढडौतीमा रिघा भएको हुनुभएको छ बुधबार जिल्ला अदालत बागलुङले पुनलाई अस्सी हजार रुपियाँ धडौतीमा रिहा गरेको हो पुनलाई गत पुस उन्तिस गते प्रहरीले पक्राउ गरेको थियो अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उहाँले पक्राउ गरी हिरासतमा राखिएको थियो दुई सालमा भएको कुटपिटको घटनाले लिएर सोही उडाका लालबहादुर बेक लगायत तीनजनाले उहाँ विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए दुई हजार छिहत्तर कार्तिक बाह्रखुङ्गामा एक आपसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए एनएबीविध खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोट हटिया बजार क्षेत्रका सिसी क्यामेरा मर्मत नेपाल कम्युनिस्ट पार्टी